सरकारको नीति तथा कार्यक्रमप्रति कंग्रेसका नेताहरू असन्तुष्ट प्राथमिकतामा परेका आयोजनामा निजी लगानीकर्ता आकर्षित हुने गरी बजेट ल्याउन सुझाव स्वस्थ र मर्यादित बहसमा उत्रन नेपाल र ओली पक्षलाई एमालेको आग्रह नेताहरूको अभिव्यक्ति पार्टी एकतालाई कमजोर पार्ने खालको रहेको छ संविधान निर्माणमा युवावर्गको चासो बढ्दै पशु स्वास्थ्य प्राविधिकहरूको आन्दोलनका कारण चितवनमा पशुपालक कृषकहरू मर्कामा इस्लामिक चरमपन्थी संगठनद्वारा इराक र सिरियामा आफ्नो कब्जामा रहेका क्षेत्रलाई इस्लामी राज्यको घोषणा इस्लामिक राज्य विस्तार गरिने दावी र सन् दुई हजार अठारमा आयोजना हुने विश्वकप फुटबलका लागि एसियाली राष्ट्रको प्रारम्भिक छनौटको समूह विभाजन विश्वकप फुटबलमा आज राति फ्रान्स र नाइजेरिया भिड्दै नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि केही साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनिता अर्यालसँगै सुजिता हमालको अब समाचार विस्तारमा नेपाली कङ्ग्रेसका सभासद र केन्द्रीय सदस्यहरूले नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका छन् केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठकमा बोल्दै कंग्रेस केन्द्रीय सदस्य र सभासदहरूले नीति तथा कार्यक्रमप्रति गुनासो व्यक्त गरेका छन् ऊर्जा सम्बन्धी राष्ट्रिय प्राथमिकताका आयोजनालाई समेट्न नसकेको नीति तथा कार्यक्रमले क्षेत्रीय सन्तुलन कायम गर्ने कुरामा ध्यान नदिएको टिप्पणी गरेका छन् यही हिसाबले गए बजेट वितरणमा क्षेत्रीय असन्तुलन हुने भन्दै बजेटलाई बजेटमा त्यसलाई सच्याउन बैठकमा सुझाव आएको कंग्रेस प्रवक्ता दिलेन्द्र बडुले जानकारी दिनुभएको छ प्राथमिकतामा परेका ठूला आयोजनामा निजी लगानीकर्ता आकर्षित हुने गरी बजेट ल्याउन कंग्रेसका नेता र सभासदले सुझाव दिएका छन् कार्यवाहक सभापति रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य लाभको कामना पनि गरेको छ बैठक भोलि फेरि बस्ने प्रवक्ता बडुले जानकारी दिनुभयो पार्टीको नवौं महाधिवेशनमा अध्यक्षका प्रत्याशी माधव कुमार नेपाल र केपी शर्मा ओली बक्सीलाई स्वस्थ र मर्यादित बहसमा उत्रन एमाले आग्रह गरेको छ पार्टीको प्रचार उपसमितिले प्रचार प्रसारका सन्दर्भमा कतिपय नेता कार्यकर्ता र पार्टी निकट संचार माध्यम एवं सोसल मिडियामा प्रकाशित कतिपय अभिव्यक्तिहरू अस्वस्थ कटु र पार्टी एकतालाई कमजोर पार्ने खालका रहेको ठहर गरेको हो आगामी दिनमा यस विषयमा गम्भीर हुन उपसमितिले आग्रह गरेको छ बीच मालेको आगामी महाधिवेशनमा कुल तेइस सय प्रतिनिधि सहभागी हुने भएका छन् नवौं महाधिवेशन मूल व्यवस्थापन समितिको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो प्रत्यक्ष निर्वाचित आएका र केन्द्रीय निकायमा रहेका दुई सय गरी दुई हजार एवं पाँच प्रतिशत एक सय एघार मनोनित गरी कुल तेइस सय पच्चिस प्रतिनिधि महाधिवेशन अधिवेशनमा सहभागी हुने भएका हुन् महाधिवेशनमा प्रवास मध्ये भारतबाट सबैभन्दा बढी चौतिस प्रतिनिधिले सहभागिता जनाउने बताइएको छ भारत बाहेकका मुलुकबाट चौबिसजना मात्र प्रतिनिधि छानिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी महाधिवेशनमा अध्यक्ष धलनाथ खनालको समर्थन अध्यक्षका प्रत्याशी केपी शर्मा ओलीलाई हुने दावी गर्नुभएको छ मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तलाई अगाडि बढाउने नेता ओली भएकाले अब नेतृत्व छाडेर माधव कुमार नेपाल र झलनाथ खनालले अभिभावकको जिम्मेवारी निर्वाह गर्नुपर्ने सुझाव पोखरेलले दिनुभएको छ उहाँले अब उहाँहरूले पार्टी सुदृढीकरण र संरक्षणका लागि केपी ओलीलाई समर्थन गर्दै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो रिपोर्टर्स रावको साक्षात्कारमा पुग्नुभएका पोखरेलले संयुक्त सरकारको अवधारणा अनुसार नै सरकारको नीति तथा कार्यक्रम आएकाले यो एमालेको पनि कार्यक्रम भएको बताउनु भएको छ उहाँले नीति तथा कार्यक्रमलाई संयुक्त सरकारको प्रतिबिम्बको रूपमा रहेको पनि दावी गर्नुभएको छ कार्यगत एकताको घोषणा गरेका पाँच कम्युनिस्ट पार्टीले संयुक्त अन्तर्क्रिया आयोजना गर्ने भएका छन् कार्यगत एकता समितिको आज बसेको बैठकले असार पच्चिस गते काठमाडौँमा जनताको संघीय संविधान निर्माणका सम्भावना र चुनौती विषयको विचार गोष्ठी आयोजना गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले जानकारी दिनुभयो कार्यगत एकता समितिको बैठकले पाँच पार्टीको आयोजनामा देशव्यापी अन्तर्क्रिया तथा विचार गोष्ठीहरू सञ्चालन गर्न आफ्ना पार्टीहरूलाई निर्देशन दिने निर्णय गरेको छ बैठकले संविधानका वस्तुको बारेमा गृह कार्य गर्न समिति अन्तर्गतको कार्यदललाई जिम्मा दिने निर्णय गरेको छ हतियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले अब आफू ठूला माछा समात्ने अभियानमा लाग्ने बताउनु भएको छ कतिपय मानिसहरू तपाईँले पोखरीका साना माछा मात्रै समात्नुभयो ठूला माछा किन नसमातेको भनेर प्रश्न गर्छन् कार्कीले भन्नुभयो पोखरी सफा गर्ने क्रममा फेला पार्ने साना ठूला सबै माछा समात्नेछु महोत्तरीको प्रतिवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयको उद्घाटन गर्दै प्रमुख आयुक्त कार्कीले अख्तियारको दुरूपयोग गर्ने साना ठूला सबैमाथि छानबिन र कारवाही गरिने प्रश्न पार्नु भएको छ उहाँले सत्तरीदेखि पर्सासम्मका तराईका आठ जिल्लाको शिक्षा क्षेत्रमा भएको भ्रष्टाचारलाई आफूले गम्भीर रूपमा लिएको पनि बताउनुभयो शिक्षा क्षेत्रमा भएको अनियमितताको सूक्ष्म रूपमा अध्ययन भइरहेको भन्दै कार्कीले छानबिनको क्रममा अस्तित्वमै नभए पनि दुई विद्यालयले राज्यबाट सेवा सुविधा लिइरहेको पनि पाइएको जानकारी दिनुभएको छ राष्ट्रिय ध्वज वाहक नेपाल सेवा निगमको नयाँ चिनिया जहाजमा चेल ठुकिएको छ बिहान काठमाडौँबाट विराटनगरको लागि गएको नाइन एन साठी जहाजमा विराटनगरमा अवतरणको क्रममा चेल ठोकिएको हो काठमाडौँबाट आठ बजेर पाँच मिनटको उडान भरेको जहाज आठ पचासमा विराटनगरमा अवतरण गरेको थियो रनवेमा दौडिएको जहाजमा चेल ठोकिएको नेपाल सेवा निगम क्षेत्रीय काले विराटनगरका क्षेत्रीय प्रबन्धक हिमाल चन्द्र गौतमले जानकारी जानकार दिनुभयो गौतमले जहाजको पंखामा सामान्य क्षति पुगेको छ पंखका चारवटा चारवटा पंखामा मध्ये एउटामा दाग लागेको छ संविधान निर्माणमा युवावर्गले बढी चासो दिने गरेको संविधान सूचना केन्द्र चितवनले जनाएको छ जिल्ला बार एसोसिएसन चितवनको भवनमा सञ्चालित सूचना केन्द्रमा रहेको पुस्तकालयले संविधान निर्माण प्रक्रियाका बारेमा चासो राख्ने जो कोहीलाई सहयोग पुर्याउँदै आएको छ मासिक एकानब्बे जनाको हाराहारीमा केन्द्रमा पुग्नेहरूको तथ्याङ्क केलाउँदा मासिक औसत चालिस जनाले केन्द्रमा रहेर कानुनी सम्बन्धी अध्ययन तथा छलफल गर्ने गरेको केन्द्रले जनाएको छ सहयोगी पुस्तकहरू अध्ययन गर्न आउने वकिलहरूको संख्या पनि धेरै हेरिरहेको केन्द्रले जनाएको छ संविधान सूचना केन्द्र चितवनका प्रमुख सूर्य बोहराले पछिल्लो समय संविधान निर्माणमा जनताको चासो बढ्दै गएको बताउनु भएको छ उहाँले गाविस इलाका र जिल्ला स्तरीय जिल्ला स्तरमा गरिने कार्यक्रमहरूमा स्थानीयको सहभागिता उल्लेख्य रहँदै आएको बताउनु भएको छ दुई हजार सतसठी सालमा स्थापना भएको सूचना केन्द्रले संविधान निर्माणमा स्थानीयको सहभागिता गराउन सुझाव समेत सङ्कलन गर्दै नेपाल कानुन समाज मार्फत संविधान सभा सचिवालयमा समेत योगदान पुर्याउँदै आएको छ सूचना केन्द्रमा संविधान सभाले गरेको गतिविधि समावेश पुस्तकहरू कानुन सम्बन्धी पुस्तकहरू सहितका कानुनबारे अध्ययन गर्न सहयोग पुर्याउने पुस्तक पम्प्लेट राखिएको पुस्तकालयले जनाएको छ सन् दुई हजार तेह्रमा एक हजार चार सय सत्तरी जनाले केन्द्रको अवलोकन तथा पुस्तकालयमा रहेर अध्ययन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ त्यसै गरी सन् दुई हजार चौधको छ महिनाको अवधिमा एक हजार सतासी जनाले संविधान सूचना केन्द्र पुगेर संविधान निर्माणका बारेमा चासो लिए लिएकाले केन्द्र आउनेको संख्या गत वर्षभन्दा बढी हुने देखिएको छ सन् दुई हजार तेह्रमा अडतिसवटा कार्यक्रम सन् दुई हजार चौध जुनसम्म बाइसवटा कार्यक्रम भएको केन्द्रका जनसम्पर्क अधिकृत फुलमाया चौधरीले बताउनु भएको छ चितवनमा रहेको संविधान सूचना केन्द्रले चितवन सहित बारा पर्सा रौथर मकवानपुरका समुदायमा पुगेर संविधान निर्माणका बारेमा स्थानीयलाई सचेत बनाउँदै आएको छ पशु स्वास्थ्य प्राविधिकहरूको छाता संगठन Nepal paraveterinary and live livestock एसोसिएसनको आन्दोलनका कारण चितवनका पशुपालक कृषकहरू कृषकहरू मारमा परेका छन् देशव्यापी आन्दोलनको क्रममा चितवनका सरकारी तथा निजी पशु प्राविधिकहरूले काम नगर्दा दैनिक साढे दुई सय भन्दा बढी सेवाग्राही प्रत्यक्ष मारमा परेका हुन् जिल्ला पशु सेवा सेवाकाले चितवन र त्यस माथतका चौधवटा के, सेवा केन्द्रबाट प्रदान गरिने सेवा ठप्प रहेको जिल्ला पशु सेवा सेवाकाले चितवनले सुनाएको छ पशु प्राविधिकहरूको संस्था Nepal paraveterinary and livestock एसोसिएसनले विभिन्न माग राखी असार सात गतेदेखि देशभर पशु स्वास्थ्य सम्बन्धी भेटिनेरी सेवा ठप्प पारेको हो पशु प्राविधिकहरूले पशु रोगको उपचार औषधि सिफारिस तथा भ्याक्सिन भेक्सीको काम गर्ने अख्तियारी नपाएकाले आन्दोलनमा उत्रिएको पशु चिकित्सक शैलेन्द्र भण्डारीले बताउनुभयो नब्बे प्रतिशत काम पुरा भेटनेरियनले गरे पनि राज्यले आफूलाई विभेद गरेको उहाँको भनाइ छ चितवनमा चौधवटा सेवा केन्द्र र जिल्ला पशु सेवा कार्यालय र प्राइभेट गरी साठी जना पारा भेटनेरीहरू रहेका छन् उनीहरूले पचासवटा एआई रेफ्री जिल्ला पशु सेवा कार्यालयमा राखेका काम ठप्प पारेका छन् यसैबीच लगातार एक सातासम्म पशु स्वास्थ्य सेवा पाउँदा पशुपालक कृषकहरू आक्रोशित बनेका छन् उनीहरूले पशु प्राविधिकहरूको माग जायज भएकाले तत्काल सम्बोधन गरी पशुधनको क्षति हुनबाट झुकाउन सरकारलाई आग्रह गरेका छन् पशु सम्बन्धी विभिन्न समस्या लिएर जिल्ला पशु सेवा कार्यालयमा आएका सेवाग्राहीहरू कृषकले पशु प्राविधिकहरूको आन्दोलनले आफूलाई शास्ति भएको बताएका छन् कृषक आनन्द नेउरेले समयमै सेवा नपाउँदा पशुधनको क्षति हुने अवस्था आएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनु बताउनुभयो पशु प्राविधिकहरूको आन्दोलनको कारण समयमै बिरामी पशुको उपचार गर्न नपाएको पशुको कृत्रिम गर्भधान गर्न नसकिएको लगायतका गुनासो किसानको छ भरतपुर नगरपालिकाले भरतपुर विमानस्थल वरपरका स्थानीयवासीहरूको मागलाई व्यवस्था गरेको भन्दै आक्रोशित स्थानीयवासीहरूले भरतपुर नगरपालिकाको कारले घेराउ गरेका छन् भरतपुर विमानस्थलको सामान्य प्रतिवेदनको आधारमा विमानस्थल वरपरका स्थानीयहरू नक्सा पास र धितो राख्न नदिने निर्णय फिर्ता नलिएको भन्दै पुनः आक्रोशित बनेका हुन् सङ्घर्ष समिति नै गठन गरी आन्दोलनमा उत्रिएका स्थानीयले आफ्नो मागलाई व्यवस्था गरेको भन्दै एक हप्ते अल्टिमेटम दिएका छन् नक्सा पास र धितो राख्न एक हप्ता भित्र नगरपालिकाले फुकुवा नगरे विमानस्थल र नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने सङ्घर्ष समितिका सदस्य इन्द्र पौडेलले जानकारी दिनुभएको छ भरतपुर विमानस्थल वरपर बनेका दुई सय सन्ताउन्नवटा घर मापदण्ड विपरीत रहेको प्रतिवेदन सार्वजनिक भएपछि विमानस्थल वरपरका स्थानीयहरू आन्दोलित बनेका थिए उनीहरूको आन्दोलनलाई चितवनका दलहरूलाई समेत एकबद्धता जनाइसकेका छन् अहिले विमानस्थल कुल पैँसठी बिघा क्षेत्रफलमा रहेको छ विमानस्थल वरपर ठूला ठूला भवनहरू निर्माण भएपछि विमानस्थल असुरक्षित बन्दै गएको छ वर्षाको ठोरी स्थित नेपाल भारत सीमा क्षेत्रमा लामो समयदेखि हराएको भनिएको छयासी नम्बरको सहायक पिल्लर आसो भेला परेको छ आज बिहान परेको वर्षापछि ठुटी खोलामा आएको बाढीले खोलाको माथिल्लो सतह बगाएर लकेपछि ढलेको अवस्थामा उक्त सीमा स्तम्भ फेला परेको हो भारतीय पक्षले विवाद गरेपछि निर्माण कार्य रोकिएको माइती नेपालको बिडदेखि करिब पाँच सय मिटर दक्षिण र मिखना छोरीमा रहेको व्हाइट हाउसदेखि करिब दुई सय मिटर पश्चिम पश्चिम दक्षिणतर्फ खुलामा उक्त स्तम्भ फेला परेको हो भारतबाट रेलमार्ग भएर नेपालतर्फ आउँदै गर्दा स्थानीयले सीमा स्तम्भ खोलामा रहेको जानकारी आज बिहान सशस्त्र प्रहरीको अस्थायी बिओपी ठोरीलाई जानकारी गराएका थिए हराएको सीमा स्तम्भ भारतीय पक्षले दिने पहिला नै खोलामा पुरेको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् सीमा स्तम्भको पहरा दुवैतर्फका सुरक्षाकर्मीले गरिरहेका छन् यसअघि पटक पटक दुवैतर्फका अधिकारीहरूले हराएको सीमा स्तम्भबारे स्थलगत निरीक्षण निरीक्षण गरिसकेका भए पनि सीमा स्तम्भ रहने ठाउँ भने सार्वजनिक गरेका छैनन् पचासी र छयासी नम्बरको सीमा स्तम्भ नभएका कारण भारतीय पक्षले नेपाली हुए पनि भारतकै भन्दै विवाद गर्दै आइरहेका छन् पृथ्वी लोकमार्ग अन्तर्गत नौबिसे नागढुङ्गा सडक खण्डको पिपल मोडमा ट्रिपरको ठक्करबाट घरभित्र सुतिरहेका दुईजनाको मृत्यु भएको छ गैराती थानकोटबाट नौबिसेका लागि छुटेको बाधु ख उन्चालिस बयानब्बे नम्बरको ट्रिपर अर्को एक गाडीलाई ओभरटेक गर्न लाग्दा घरभित्र पसेर पिपल मोड निवासी सत्तरी वर्ष बलराम बोहरा र मैया बोहराको घटनास्थलमा मृत्यु भएको हो प्रहरीका अनुसार तीव्र गतिमा आएको ट्रिपर गाडीलाई ओभरटेक गर्न लाग्दा अनियन्त्रित भई सडक छेउमा रहेको घरमा ठोकिन पुगेको हो उता पहिरो छेउमा पुगेर ओखलढुङ्गाको मामखा गाविसमा एकजनाको ज्यान गएको छ भने अर्का एकजना बेपत्ता भएका छन् घरबाट ओखलढुङ्गा सदरमुकाम आउँदै गरेका मामखा गाविस नौ सोला घरका सत्र वर्षका बुद्ध तामाङको घटनास्थलमै ज्यान गएको हो तामाङसँगै रहेका सोही ठाउँका अठार वर्षीय नवीन विक भने पहिरोमा पुरिएर बेपत्ता भएका छन् वर्षा प्रहरले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ भटेवा सुकौली गाविस वडा नम्बर एक्का छप्पन्न वर्षका रामायण रायलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो रायले दुई हजार उन्साठी पुस अठार गते नेचुडा गाविस बस्ने पैँसठी वर्षका महाराज रायलाई कुटपिट गरी मारेर फरार भएको प्रहरीले दावी गरेको छ लुकिचिपी गाउँमै बस्ने गरेको सूचनाको आधारमा इलाका प्रहरीकाले पटेवा सुकौलीबाट खटिएको टोलीले रायलाई पक्रेको जिल्ला प्रहरीकाले पर्साले सुनाएको छ रायलाई जिल्ला प्रहरी कालीमा राखेर कर्तव्य विचार मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ मुस्लिम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि सुरु भएको छ यो पर्व एक महिनासम्म चल्छ पर्वका बेला मुस्लिम धर्मावलम्बीले बस्ने उपवासलाई रोजा भनिन्छ रोजाको समयमा मुस्लिम धर्मावलम्बीहरू निराहार बस्ने गर्दछन् रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँच पटक नमाज पढ्ने गर्दछन् यो पर्व गरिब दिनदुखी र असहायका लागि नराम्रो नहोस् भन्ने उद्देश्यले मनाइन्छ सरकारले यो वर्ष प्राकृतिक विपदबाट धनजनको क्षति नहुने गरी पूर्व तयारी गरेको दावी गरेको छ गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका उपसचिव प्रदीप कुमार कोइराला उद्धार र पुनस्थापनको काम तत्काल हुने भएकाले धनजनको क्षति नहुने अनुमान गरिएको जानकार दिनुभयो कोइरालाले मनसुनबाट प्रभाव पर्ने जिल्लामा पूर्व तयारीका सामान राख्न निर्देशन दिइसकिएको बताउनुभयो विपद व्यवस्थापनका लागि स्वास्थ्य कृषि लगायतका विभिन्न दसवटा समूह निर्माण गरेर काम सुरु भएको कोइरालाले जानकारी दिनुभयो यसपटक मनसुन ढिलो सुरु भएकाले पूर्व तयारीका सामान राख्न सकिएको र पूर्व सूचना प्रणाली पनि विगतको भन्दा प्रभावकारी रहेको उहाँको भनाइ छ उहाँले उद्धार र पुनस्थापनाको काम तत्काल गर्न सकिए पनि राहत वितरणमा भने कठिनाई हुने देखिएको बताउनुभयो विपद व्यवस्थापनमा बजेट अभाव रहेको भन्दै उहाँले आवश्यक बजेट विनियोजन गर्न अर्थ मन्त्रालयसँग माग गरिएको जानकारी दिनुभयो अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हिजो हामीले सोधेका थियौँ नेकपा एमालेका नेताहरू किन यति धेरै गाली गलुजमा उत्रिएका होलान् ए राजनीतिक संस्कारको कमी बी जसरी पनि नेतृत्व हत्याउने दाउ र सी एमालेमा मात्रै किन सबै दलमा यस्तै हो तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए राजनीतिक संस्कारको कमी भन्ने उन्चालिस बी जसरी पनि नेतृत्व हत्याउने दाउ भन्ने एकतिस प्रतिशत र एमालेमा मात्रै किन सबै दलमा यस्तै हो भन्ने तीस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न रहेको छ नेपाली कङ्ग्रेसका सभासद र केन्द्रीय सदस्यहरूले नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गर्नुलाई तपाईँ के भन्नुहुन्छ ए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 रूपमा रहने घोषणा पनि गरेको छ इन्टरनेट मार्फत अडियो रेकर्डिङ सार्वजनिक गर्दै आइएसआइएसले उत्तरी सिरियाको एप्लोदेखि पूर्वी इराकको दियाला प्रान्तसम्म इस्लामिक राष्ट्र विस्तार गरिने बताएको बीबीसीले जनाएको छ समूहले नयाँ शासन व्यवस्थाप्रति सबै मुस्लिमले आफ्नो आस्था राख्न र लोकतन्त्र र अरू पश्चिमा व्यवस्था स्वीकार गर्न माग गरेको छ सुन्ने लडाकु समूह आइएसआइएस र सरकारी सेनाबीच उत्तरी सहरतिक रितमा भिडन्त चलिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् आइएसआइएसले जुन एघारमा तिक अवैध सहनियन्त्रणमा लिएको थियो अब खेल समाचार विश्वकप फुटबल महासङ्घ फिफाले रुसमा सन् दुई हजार अठारमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताका लागि एसियाली राष्ट्रको प्रारम्भिक छनौटको समूह विभाजन गरेको छ समूह विभाजन अनुसार प्रारम्भिक छनौटमा एसियाका चालिस देशले भाग लिने भएका छन् प्रारम्भिक छनौटमा एसियाका चालिस देशले भाग लिनेछन् प्रारम्भिक छनौट खेलका लागि नेपाल समूह यसमा परेको छ नेपालको समूहमा उज्बेकिस्तान इराक लेबनान र म्यानमार रहेका छन् प्रारम्भिक चरणबाट प्रत्येक समूहका विजेतासहित उत्कृष्ट बाह्र टोली अर्को चरणमा पुग्नेछन् अघिल्लो चरणमा पुग्ने बाह्रवटा टोलीले सन् उन्नाइस सन् दुई हजार उन्नाइसको एएफसी एसिया कपमा पनि भाग लिन पाउनेछन् र विश्वकप फुटबलमा क्वार्टर फाइनल प्रवेशका लागि आज पनि दुई खेल हुने भएका छन् राति पाउने दस बजे हुने पहिलो खेलमा फ्रान्सले र नाइजेरियाको सामना गर्दैछ फ्रान्सले नाइजेरियाको सामना गर्दैछ त्यस्तै राति पाउने दुई बजी जर्मनी र अल्जेरिया आम्ने सामने हुनेछन् फ्रान्स समूह इको विजेता हो भने नाइजेरिया समूह एफको उपविजेता हो फ्रान्स समूह चरणको खेलमा दुई जित र एक बराबरीका साथ समूह विजेता बनेको थियो समूह चरणको खेलमा अर्जेन्टिनासँग पराजित भएको नाइजेरिया भने इरान र बोस्नियालाई पाका लगाउँदै अन्तिम सुरमा पुगेको हो फ्रान्स उन्नाइस सय अन्ठानब्बेको विश्वकप विजेता राष्ट्र हो भने अफ्रिकी मुलुक नाइजेरिया अहिलेसम्म क्वार्टर फाइनल प्रवेश गर्न सकेको छैन नाइजेरिया र फ्रान्सबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो यसअघि सन् दुई हजार नौमा भएको खेलमा नाइजेरिया एक शून्य गोलले विषय भएको थियो त्यस्तै राति पाउने दुई बजे जर्मनी र अल्जेरिया आम्ने सामने हुनेछन् तीन पटकको विश्व विजेता जर्मनी समूह जीको समूह जीको विजेता हो भने विश्वकपमा त्यति ठूलो प्रभाव जमाउन नसकेको अल्सेरिया समूह यसको उपविजेता हो स्टार खेलाड़ीहरूले भरिएको उपाधि दावीदार जर्मनीले अल्जेरियालाई त्यति ठूलो प्रतिद्वन्दीको रूपमा लिएको छैन समूह चरणको खेलमा पोर्चुगल र अमेरिकालाई पराजित गरेको जर्मनीले घानासँग भने बराबरी खेलेको थियो त्यसो त समूह चरणको खेलका एक सित एक बराबरी र एक हार खाँदै पहिलो पटक विश्वकप फुटबलको अन्तिम सोह्रमा प्रवेश गरेको अल्जेरियाले पनि भने जर्मनीलाई कडा थक कडा टक्कर दिने अनुमान गरिएको छ साँझ पाँच बजेको अर्पण बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक सरकारको नीति तथा कार्यक्रमप्रति कङ्ग्रेसका नेताहरू असन्तुष्ट प्राथमिकतामा पारेका आयोजनामा निजी लगानीकर्ता आकर्षित हुने गरी बजेट ल्याउन सुझाव स्वस्थ र मर्यादित बहसमा उत्रन नेपाल र ओली पक्षलाई एमालेको आग्रह नेपालको अभिव्यक्ति पार्टी एकतालाई कमजोर पार्ने खालको रहेको छ संविधान निर्माणमा युवावर्गको चासो बढ्दै पशु स्वास्थ्य प्राविधिकहरूको आन्दोलनका कारण चितवनका पशुपालक कृषकहरू मर्कामा इस्लामिक श्रमपन्थी संगठनद्वारा इराक र सिरियामा आफ्नो कब्जामा रहेका क्षेत्रलाई इस्लामी राज्यको घोषणा इस्लामिक राज्य विस्तार गरिने दावी र सन् दुई हजार अठारमा आयोजना हुने विश्वकप फुटबलका लागि एसियाली राष्ट्रको प्रारम्भिक छनौट समूह विभाजन विश्वकप फुटबलमा आज राति फ्रान्स र नाइजेरिया भिड्दै हवस् त साँझ पाँच बजीको अर्पण बुलेटिन सकियो अनि र सुजिता हमाल बिदा हुन्छौँ नमस्कार यस अर्पण बुलेट